श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा सुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलबपु शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् शोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा पुस्तकधरा रुद्राक्षमाला वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमां नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरै श्री कुमार जी आगे हे अगस्त्य मुनि आनन्दका साथ जल क्रीडा गरिरहेका शिवजी ठुलो भेगसित आएका विष्णुलाई देखेर सङ्कित हुँदै सोध्नुभयो हे गोविन्द कुन काम परेर तिमी यस्तो बेगसँग यहाँ आयौ तब श्री विष्णु भन्नुहुन्छ हे ईश्वर तपाईँ यता आएपछि जालन्धर तपाईँको रूप लिएर पार्वतीलाई छल्न गएछ तर जब हजुर ठानी ढोकामा हजुरको औ ढुन पनि आएको पार्वतीलाई देख्न साथ जालन्धर मुर्छा परेछ अनि पार्वतीलाई शङ्का भएर त्यसको छल जानेपछि मलाई डाक्नुभयो म कैलाश पुगेपछि सबै स्थिति थाहा पाएर यता आएको हो अब हजुर चाँडै कैलाश जानुहोस् म त्यो जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्म नाश गरेर सिद्ध आउँदछु विष्णुको यस्तो वचन सुनेर राजहंसको रूप छाडी क्रोधले राता राता आँखा पाएर शिवजी भन्नुहुन्छ हे विष्णु त्यसो भए कैलाश जान्छु तिमी छट्ट वृन्दाको सत्य डगाएर आऊ पापिष्ट जालन्धलाई नमारी छाड्ने छैन भने विष्णुलाई उता पठाएर आफू कैलाशतिर पाल्नुभयो शिवजी आउनुभएको थाहा पाएर पार्वतीले पाउ धोई दण्डवत गरी जालन्धर आएको सारा कथा सुनाइ तिनको वृत्तान्त सुनेर शिवजी भन्नुहुन्छ हे प्रिय त्यो पापी जालन्धरलाई नभारी छाडिदिला विष्णु वृन्दाको सत्य ढगाउन गएका छन् तिनी साथ युद्ध गरी म त्यसलाई मार्नेछु उता जालन्धर रूप लिएका विष्णु आएकोदेखि वृन्दाले पाउ भई भित्र लगेर बसाले पछि सोधे हे नाथ हजुर कैलासन जानुभयो पार्वती कस्ति राम्री रहेछन् देख्नुभयो वृन्दाको प्रश्न सुनि विष्णु भन्दछन् हे सती पार्वतीलाई छल्नु असम्भव रहेछ म त भयङ्कर मूर्ति भएका द्वार पाललाई देखेर नै डराई फर्केर आएँ विष्णुको त्यस्तो कुरा सुनि यी जालन्दर होइनन् विष्णु मलाई छल्न आएछन् भने ध्यान दृष्टिले जानेर युक्तिपूर्वक हाउभाउ गरेर विष्णुलाई आफ्नो बसमा पारी तिन भाषा गराएर म फर्केर नहाएसम्म यहीँ बसिरहनु होला भनी ढोका थुनेर आफू चाहिँ अर्कै घरमा गएर बसिन् बाटो हेर्दा हेर्दै चार दिन बितिसक्यो तैपनि वृन्दा नहुँदा बाचा हारेको हुनाले विष्णु विवश भएर त्यहीँ बसिरहे यथा महादेवले विष्णु फर्केर ध्यान दृष्टिले विचार गर्नुभएको त वृन्दालाई छल्न गएका विष्णुलाई उसैले पो छली कोठामा थुनिराखेको थाहा पाए आफ्नो मायाले एउटा सोह्र वर्षको अत्यन्त राम्रो भिक्षुक उत्पन्न गरी भन्नुभयो हे भिक्षु तिमी अन्तपुरमा जालन्धरको घर गई वृन्दाले थुनिराखेको विष्णुलाई भागेर लिएर आऊ महादेवको अनुसार भिक्षुक त्यहाँबाट अन्तर्ध्यान भई जालन्धरको घर पुगी अलग जगाए वृन्दाले झ्यालबाट हेर्दा अत्यन्त राम्रो योगी देखिए यस्तो जोगी मैले आजसम्म देखेको थिइनँ मेरो घरमा भिक्षा माग्न कहिले पनि यस्तो आएको थिएन अत यस्तो योगीलाई अवश्य भिक्षा दिनुपर्छ भन्ने निश्चय गरेर हे योगीराज मेरो घरमा के माग्ने इरा इरादाले आयो भन यदि बिन्दाले भन्दा योगीले भने तिमीले दिने भए के माग्दछु नदिने भए व्यर्थमा माग्दिन बिन्दाले भने मैले दिन हुने जे मागे पनि दिनेछु यस्तो भाषा गरेपछि योगीले भने तिमीले कोठामा थुनी राखेको मानिस मलाई देऊ योगीको कुरा सुनेर बिन्दा चिन्तामा परेन किनकि दियो भने स्वामी आएपछि के उत्तर दिने नदिनु भने भाषा हारियो अथ वचन अन्यथा गर्नु योग्य छैन भने निश्चय गरेर विष्णुलाई कोठाबाट झिकेर योगीको जिम्मा लगाइयो दुवैजना बाहिर निस्कन साथै योगी अन्तर्ध्यान भएर कैलाश पुगी शिवलाई सब कुरा विस्तार गरे विष्णु चाहिँ वृन्दाको सत्य डगाउन आएको आफै थुनिएर बस्नु पर्यो भन्ने लागेर अत्यन्त चिन्तित भएर अब शिवजीले के होला भन्ने विष्णुको मनमा उठ्यो र गरुडमा चढी कैलाशमा पुग्नुभयो गरुडको त्यो भयङ्कर शब्दले मुर्छा परिरहेको जालन्धरलाई चेतायो र कस्तो शब्द हो भने चारैतिर हेर्दा विष्णु कैलाशको रक्षा गरेर डुडिरहँदा रहेछन् पार्वतीलाई छन सकिन रहेनछ भन्ने ठानी आफ्नो कर्तव्य फर्किगयो शिवजीले विष्णुलाई आएको देखेर तपाईँ गएको काम पुरा भयो कि भएन भनी सोध्नुभयो तब विष्णुले सबै कुरा वर्णन गरेर सुनाउनु भयो अनि शिवजीले ब्रह्मा इन्द्र हिमा आदि तेत्तिस कोटी देवता इच्छ गन्धर्व किन्नर नन्दी भृङ्गी चटुस्तथी योगिनी भूत प्रेत पिचास प्रथम प्रथमगढ जम्मा गरी सबैजना मिलेर पापिष्ट जलन्धरलाई मारेर आऊ भने आदेश भयो त्यो नै देवताहरू लडाइँ गर्न तत्पर भए अनि शिवजीले नारदलाई ढाकेर आगे भयो हे देवर्षी तिमी गएर जालन्धरलाई भन देवताहरू तिमीसँग लडाइँ गर्न आइरहेका छन् शिवजीको आज्ञा अनुसार नाराजी सरासर जालन्धरको घरतिर गए उता जालन्धर घर आएकोदेखि वृन्दाले पाउ धोई भित्र लगेर सोधिन् त्यो स्वामी पार्वतीलाई छल्न जानु भएको कस्तो भयो तब जालन्धर भन्न थाले हे सती म शिवजीको रूप लिएर कैलाशमा पुग्न साथ पार्वती मेरो गोडा धुन झारीमा जल लिएर आइन् तिनको रूप देख्न साथ मेरो होस हरायो पछि विष्णु गरुडमा त्यहाँ आउँदा गरुडको ठुलो बेगले चेता आयो र फर्केर घरतिर आयो त्यसपछि वृन्दाले भन्न थालिन् नाथ तपाईँको रूप धारण गरेर विष्णु मलाई छल्न आएका थिए मैले चार दिनसम्म कोठामा थुनेर राखेँ पछि एउटा अपूर्व जोगी आएर माग्यो र मैले उसैलाई दिएँ आफ्नो पत्नीको यस्तो कुरा सुनेर रिसाएर रिसाएर जालन्धरले त्यसो हो भने पार्वतीलाई नछाडी छाड्दैन फेरि जान्छु भन्दै घरबाट निस्कियो संयोगले मुनि ढोकामा टुपक्क भेट नारदले भने हे जालन्धर तिमी कहाँ जान लागेका तर जालन्धरले कहीँ होइन भिक्षा माग्नु हिँडेको पर भनेपछि नारद मुनि फेरि भन्दछन् हे जालन्धर मिथ्या किन बोल्दछौ तिमी जान लागेको ठाउँ मलाई थाहा पाइसक्यो तिमी पार्वतीलाई सपनामा पनि छाल्न सक्दैनौ यो प्रयत्न गर्नु व्यर्थ छ फेरि ब्रह्मा विष्णु आदि सम्पूर्ण देवता तिमीसँग लडाइँ गर्न आइरहेका छन् शिवजीको आज्ञाले म तिमीलाई समाचार दिन आएको हुँ अन्त जानतिर मन नलगाएर आफ्नो सङ्ग्रामको तयारी गर यति भनेर नारदजी घरभित्र गए र जानन्दर पनि घरभित्र गएर नारदले भनेका सबै कुरा आफ्नो भक्ति वीरेन्द्र देशमा आयो र आफ्ना सेनाले लडाइँ गर्न भने त्यो जस्तो पनि उता नारदजी गएर जालन्धरसँग भएको सबै कुरा सुनाएपछि शिवजीले सबैलाई सङ्ग्राम गर्न पठाउनु भयो जालन्धरको सेना र देवताको सेनाको बिच जम्का भेट भयो घमासान युद्ध सुरु भयो देवताहरूले सिंहनाद गरी अनेक सशस्त्र प्रहार गरे जनन्धरले ती सबै शस्त्र त्रिशुलको त्रिशुलले टुक्रा टुक्रा पारिदियो देवताहरू सबै देवताहरूका सबै अस्त्रहरू विफल भएको देखि हार मानेर चुप लागे अनि विष्णुले कौमदेखि गधा प्रहार गर्नुभयो त्यो गधाले पनि जानन्धरलाई केही गर्न सकेन इन्द्रको वज्र पनि छोएन अनि विष्णु भगवान् गएर सङ्ग्रामको स्थिति शिवजीलाई सुनाई हामीले जानन्दरलाई मार्न सकेनौँ अब हजुरले नै त्यसलाई मार्नु पर्यो अनि शिवजी हाके गर्नुहुन्छ हे विष्णु जालन्धर कि स्त्री वृन्दा प्रतिव्रता छ त्यसको धर्म नष्ट नपारी जालन्धरलाई मार्न सकिँदैन तसर्थ तिमी फेरि गएर जालन्धरको रूप लिई आफ्नो मायाले छोपी वृन्दाको धर्म डगाएर आऊ अनि म गएर जालन्धरलाई मार्नेछु शिवजीको आज्ञा पाएर जालन्धरको रूपले वृन्दाको सत्य डगाउन विष्णु अन्तपुरमा जानुभयो स्वामी आए भने वृन्दाले पाउल धोइभित्र भित्र लगेर सोधिन् हेनाथ शिवजीसँग युद्ध गर्न जानुभएको थियो कस्तो भयो वृन्दाको कुरा सुनि जालन्धर रूप विष्णु भन्दछन् हे प्रिय युद्ध सकिएको छैन म थकाइ लागेर विश्राम गर्न आएको हुँ केही खानेकुरा भए ल्याऊ यो कुरा सुनि वृन्दाले अनेक व्यञ्जन तयार गरी खाना दिइन् त्यो रात विष्णु त्यहीँ बसेर आफ्नो मायाले छोपी वृन्दाको पतिव्रता धर्म नष्ट पारिदिनुभयो भोलिपल्ट बिहान हुनसाथ जालन्धरको रूप छाडी चक्र गधा पद्म धारण गरी आफ्नो चतुर्भुजी रूपको दर्शन गर्नुभयो तब विष्णु भगवान्लाई देखेर वृन्दा अत्यन्त रिसाई बोलिन् हे पापी पापिश्व विष्णु तिमीले मेरो पतिव्रता धर्म नष्ट गरिदेऊ अत्यन्त क्रोध भई भने विन्दाले यति भन्नासाथ विष्णुले हाँस्दै भन्नुभयो हे बिन्दा तेरो स्वामी चारन्धारले महादेवले हिजै मारिसक्नुभयो होला अब केही बेरमा नै तैँले समाचार छेस् फेरि म जस्तो वैकुण्ठको अधिपतिलाई स्वामीको रूपमा पाएपछि तैँले अब चिन्ता गर्नुपर्ने केही कुरा छैन यसरी विष्णु भगवान्ले वृन्दालाई बुझाइ अनेक तरहले सान्त्वना दिनुभयो इति श्री स्कंद पुराणे केदारखंडे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी स्वस्तानी कथा वृंदा पतिव्रता धर्महरण नाम सप्त तत्रैव गंगा यमुना च तत्र गोदावरी सिंधु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र कथा प्रसंगः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् Thank you. जुन व्यक्तिमा क्रोध छैन जो अरूको दोष देख्दैनन् जो अहंकार र ईर्ष्याले रहित छन् जो आफ्नो मनलाई नियन्त्रणमा राख्दछन् र जो सरल छन् त्यस्ता व्यक्तिलाई शिष्टाचारी भन्दछन् स्रोत महाभारत वन पर्व घा